निकै चोटै माथि चोट परेछ तपाईँलाई स्थानीयवासीसँग बुझ्यौँ होइन हाम्रा समाचार सहयोगी साथीहरूबाट पनि बुझ्यौँ तपाईँलाई होमबहादुरबाट होनी माया गन्धर्व भनेर चिनाउने जुन गीत छ नि त्यो गीत सुनाइदिनुहोस् न एकचोटि हजुर हस् हजुर हस् बाबाको नौली पौली थिएँ म त भर्खर बिबा भएको लाग्दो लाग्दो माया छाडी पापी गएको लाग्दो लाग्दो माया छाडी पापी गएको छाडी गयो निस्तुरी पापीले कस्तुरी पापी हो हो नि माया सैत बैसाउरा थिलो ओली करायो सैत बैसागु न्या ओली करायो असमामला भन्थ्यो पापी झान्सी थिया हरायो असमामला भन्थ्यो पापी झान्सी थिया हरायो छाडी गयो निष्ठुरे पापीले हो नि माया हो नि माया मारी गयो निष्ठुरे पापी यो नि माया रेडियो नेपालबाट प्रसारण पनि भयो रेकर्ड भयो हजुर कति भयो हजुर त्यो बेसरी गिजार गिजाएर भ्याएको पनि सुन्ने मान्छेले सुन्यो नसुन्ने पनि सुन्यो हामीले नेपालभन्दा बाहिर पनि कति कति पुग्यो आफू गरिब गरिब भएर फालिनु पऱ्यो घरमा हजुर के गर्ने र अब केही छैन कोही छैन दाहिने पनि छैन बाहे पनि छैन अगाडि पनि छैन पछाडि पनि छैन भएको एउटा छोराको निधनपछि तपाईँको श्रीमती पनि मानसिक सन्तुलन बिगार्नु भयो अहिले तपाईँ एक्लै हुनु भएन हजुर म अहिले एक्लै छु श्रीमती पनि अब छोरा पनि अब अन्धदेखि गरेर थाल्यो एउटा नातिनी र नाति एउटा काठमाडौँ फालिदिएछु फेरि अन्त नातिनी यहीँ छ अब एसएलसिबी हुन्छ कि भन्ने भाषा अब नातिनीको आफ्नो हजुरआमा जाने त ए पागलपन जस्तो भएर जहाँ गाउँमा हिँड्ने नातिलाई बोलाउने नातिनीलाई बोलाउने छोरालाई बोलाउने छोरीलाई बोलाउने को कोलाई बोलाउने त्यस्तो गर्छ हिँड्दै गर्छ यहीँ छिमेकमा वरिपरि चाहिँ घुमेको घुमे गर्छ जुन त्यसलाई उपचार गर्ने मान्छे पनि मैले पाएको पनि छैन कहीँ पाउँछु कि भन्ने आशा गरेको थिएँ कि त्यो पनि नपाउने जस्तो छाड्छ के गर्ने हजुर यस्तै छ दुःख कष्ट सिउने साउलो घाँसिउनेहरू जति फलाम ठोके पनि दुखी जीवन जिउनेहरू जति फलाम ठोके सुनिहाल्नुभयो श्रोता यो देशका कलाकार पत्रकारहरूको अवस्था यसरी आफ्नो बल तागत मेहनत परिश्रम गरुन्जेलसम्म यो देशलाई यो समाजलाई आफूले गर्न सक्नेसम्मको योगदान दिन्छन् तर बुढेसकाल लागेपछि प्राय सबैको हविगत यस्तै हो र आज यी माया गन्धर्व आफ्नो घर यो पाल्पा तानसेनको यो लामडाँडा भन्ने स्थानमा एउटा सानो झुपडीमा फालिनु भएको छ एकदम दयनीय अवस्था छ रोइरहनु भएको छ यति बेला हामीसँग यस्तो अवस्था जुन छ तपाईँ पनि एउटा सञ्चारकर्मी हो सुभाषजी के भन्न चाहनुहुन्छ यस्ता लुकेका प्रतिभाहरूलाई जो गाउँमा नभएर पहिलाको अवस्था जो रेडियो नेपालमा थियो अहिले पनि त्यही अवस्थामा रहन पाए हुन्थ्यो जस्तै लुकेका यस्तो दर्दनाक अवस्थालाई सबैले राष्ट्रव्यापी र सबै अहिले भनाउँदा नेताहरूले पनि कहाँ छ कस्तो छ भनेर खोज तलास गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ अवश्य पनि यहाँनिर सुरज बराल हुनुहुन्छ यी होनीमाया गन्धर्वको यी वृद्धको जुन अवस्था देख्नुभयो यो अवस्था देख्दा यस्ता हाम्रा ओझेलमा पर्दै जाँदा पनि राज्यले संरक्षण गर्न नसकेको यिनीहरूको जीविका उपार्जनका लागि बुढेसकालमा कुनै व्यवस्था गर्न नसकेको प्रति तपाईँ के भन्न चाहनुहुन्छ धन्यवाद प्रेम मलाई उहाँको अवस्था देख्दा साह्रै नै दुःख लागेको छ एउटा मानव हाम्रो सभासदहरू पनि आउनुहुन्छ हजुर तपाईँलाई म तपाईँको यो अवस्था देखिसकेपछि मलाई साह्रै पिर पर्यो म तपाईँको लागि केही गर्छु भनेर आश्वासन मात्र देखाइदिनुहुन्छ तर उहाँहरूले केही गर्न सक्नुहुन्न र उहाँलाई पनि यति सुन्नुहुन्छ भने म के आग्रह गर्न चाहन्छु भने झुटा आश्वासन नदिनुहोस् प्लिज यस्तो बिर्दा बुवालाई म देखिरहेको छु यो घरमा बस्नको लागि त्यति राम्रो व्यवस्था पनि छैन हामी भित्र पस्दाखेरि पनि हामी यो घरको झोपडीमा ठोकिने अवस्था छ एउटा बाहिर भित्र एउटा चुलोको अवस्था नभएर बाहिर चुलो बालेर बस्नु भएको छ अनि बाहिर पकाएर खान खानुभएको छ र मलाई अझै दुःखको घटना के लाग्यो भन्दा उहाँको श्रीमती एउटा मृतक छोराको परिवार सम्झनामा किन भन्दा उहाँसँग आर्थिक अवस्था हुन्थ्यो भने त्यो मृतक छोराको नाम लिँदै हिँड्नुहुन्थेन होला त्यही अलिकति आर्थिक अभावले गर्दाखेरि उहाँ छोराको अभावले बाहिर हिँड्नु भएको छ एकदमै दर्दनाक अवस्था छ हामी यहाँ देखिरहेका छौँ बडो करुणा जाग्छ बुवा तपाईँ यतिका वर्षसम्म गीत गाउनु भयो प्रत्येक घर घरमा पनि डुल्नु भयो होला अब त तपाईँ कसैका घरमा डुल्न पनि सक्नुहुन्न बिहान बेलुकी गुजारा चलाउन निकै गाह्रो छ है तपाईँलाई हजुर के गरौँ र हजुर अब चाहिँ त जमानामा त अलि बल तागत हुनुसम्म त म गाउँ बेसी कुना काप्सा लेख बेसी जहाँ चाहिँ गरेर म हिँडेँ हजुर अहिले त अब म बिरो अब धेरै अब बुढो उमेर पनि भयो हिँड्न पनि सकिँदैन गाउन बजाउनु गला गला पनि आउनु हजुर बच्चालाई मैले कसरी पाल्ने होला बुढीलाई मैले के गरेर नियन्त्रणमा ल्याउने होला त्यति मलाई उस अलि धेरै गाह्रो भयो घर गिरिया यस्तो जाने त बुकुरामा अहिलेसम्म फालिएर बस्नु परेछ कसैले जाने कोही संस्थाले कहिले पनि कसैले पनि देखिदिएन यत्रो दुनियाँ अधिराज्यभरिको जाने त चौध हजार पचास जिल्लामा होनीमा गन्धर्व भएँ अहिले बुढेसकालमा जाने कसैले पनि वास्ता गर्नु झन् हेर्दा अब यसो त्यसलाई के भयो भन्ने कुरा पनि नभेटाउने जस्तो छाँट भइसक्यो हजुर म एकदमै त धेरै पीडितमा छु बाँकी जाने त आफ्नो भन्ने कोही छैन हलो गजमला भन्ने मान्छे यहाँ धेरै भयो बाँकी जाने त गरिब पुऱ्याइदिने मान्छे कोही पनि पाएन म जस्तै वास्तवमा जीवित छौन्जेलसम्म मान्छेले निकै सराउने मुखले सराउने पछि चाहिँ मृत्यु भइसक्यो यो के के राम्रो अब जिम्मेमा हुनु नपाएको मरेर अब त्यो त्यसलाई हरिजी सम्मान गर्ने हरिजी यस्तो गीत आउँथ्यो उस्तो गीत आउँथ्यो यस्तो गाउँथ्यो यस्तो खान्थ्यो यस्तो हिँड्थ्यो त्यो भनेर के राम्रो भएर हजुर राखेन भए भएको सर्वजात राम्रो पनि हुन्थ्यो हाम्रो आफूले पनि देख्न पाइन्थ्यो आफू गइसकेपछि त्यो झन् त्यो सन्मान गरिदिएर अब के काम लाग्यो सन्मान हेबिसिन्छ नि यो यत्रो दुनियाँबाट सन्मान शब्द मलाई मैले पाएको कम्ती पाएको छैन सम्मानहरू जाने त्यो सम्मानले मलाई खान पनि दिएन लाउन पनि दिएन घरमा तासेर झुन्डाम अब यताउता तासौँ घर गतिलो छैन नटान ऊ बोरामा तिन बोरा राखेको छु मैले यहाँ तिन बोरा भइसक्यो हजुर प्रमाण पत्र तिन बोरा छन् कदर पत्र हजुर कदर पत्रहरू प्रमाण पत्र भन्ने अब के के जाति हो त्यो के अरे दोस्रो लाउहरू भन्ने त्यो घाँटीमा बेर्ने के के जानु त्यो सेतो ताला बेरिँदैन तिनीहरू चाहिँ हेरेपछि अहिले हेर्ने हो नि ल ल्याउनुहोस् कति छ यहाँ तर त्यसले खाना त्यसले खाना पनि दिएन त्यसले लाउनु पनि दिएन हजुर मलाई तपाईँको एउटा पुरानो तपाईँलाई सम्झिने अर्को एउटा गीत छ सुने माया त्यो चाहिँ सुनाऊ है त हजुर हस्

कानीमा सुना मायालाई कहिले पनि लौ पाइन सुना मायालाई कहिले पनि पाइ मायालाई धोए जालाउ सि सुनामायालाई सुख कहिले भैन सुख कहिले भै lầu ba thơ